रेडियो कार्यक्रम गजल गुन्जन गजल गुन्जन प्राय युवालक्षित कार्यक्रम गर्ने नेपाली पप गीत मेटल हेभी मेटल बार ब्लुज थ्रासहरू यस्ता गीतहरू बजाउने शुभ बिस्तारै गजलमा पनि केही गरौँ न सिक्दैछु थुप्रै साथीहरूसँग भेट भयो परामर्श लिए गजलका कार्यक्रम गर्नको लागि यस्तैमा एकजना भाइको नाम याद आयो डिएनके कुँवर फोन गरेँ भाइ म एउटा गजलको कार्यक्रम गर्छु उहाँले भन्नुभयो असाध्यै राम्रो असाध्यै राम्रो त भन्नुभयो तर प्रदीप काफिया मतला मक्ता बहर गजल तत्त्वका यी भाव यी विषयवस्तु यी कल्पना सङ्गीत बिम्ब प्रतीक शुभलाई के थाहा चुनौतीपूर्ण कुरा थियो काम थियो फोनमा परामर्श लिएँ केही स्रष्टा सर्जकहरूसँग बसेँ सिकेँ तर होइन गजलकै कार्यक्रम गर्नुपर्छ दाई मलाई बार बार झस्काइरहने एक युवा एक राम्रो टेक्निसियन कार्यक्रम प्रस्तोता डिएनके कुँवर जसले मलाई फोनबाट धेरै कुराहरू सेयर गर्नुहुन्थ्यो कार्यक्रम गजल गुन्जन पछिल्ला केही अङ्कहरूमा एकै स्वास्थ्य केन्द्रित भइरहेको छ सोही क्रममा मैले सोचेँ आज डिएनके कुँवरलाई नै किन नलिदिउँ कार्यक्रम बनाउने तयारी गरे फोन गरेँ उहाँलाई आफ्नो बारेमा केही बताउनुहोस् न हाँस्दै भन्नुभयो मैले पिएचडी नै पास गरे पनि आमा जतिको बुद्धिमान र क्षमतावान बन्न सक्दिनँ भन्नुभयो साहित्यलाई माया गर्ने मान्छे देशका विभिन्न रेडियोमा काम गर्दै झन्डै आधा दशक बिताइसकेको नाम हो डिएनके कुँवर हाल नवलपरासी जिल्लाको रेडियो दाउन्ने एक सय तिन दशमलव चार मेगाहर्जमा कार्यक्रम प्रमुख र प्राविधिक प्रमुखको रूपमा काम गर्दै आइरहनुभएका डिएनके कुँवर बुबा छवि कुँवर र आमा हिमा कुँवरका एकमात्र सुपुत्र अनि गजल मुक्तक हाइकु लेख्ने र साहित्य सम्बन्धी कार्यक्रम चलाउने आफ्ना रचना विभिन्न पत्र पत्रिकामा प्रकाशित गरिसक्नु भएको छ उहाँले अरू थप केही भन्नुहोस् न उहाँ हाँस्दै भन्नुहुन्छ बाँकी त शुभ गर्नुहुन्छ नमस्ते अनि गजल अभिवादन मुलुकका वरिष्ठदेखि कनिष्ठसम्म सबै गजलकारहरूलाई समेट्ने साझा थलो कार्यक्रम गजल गुन्जनको एक अर्को नयाँ श्रृङ्खलामा शुभ स्वागत गर्न चाहन्छु आवाजको नाता भावनाको नाता अनि नेपथ्यको नाता यो नातामा शुभले साथ दिइरहेको छ र आज कार्यक्रम अलिकति फरक ढङ्गबाट अघि बढ्नेछ यानि कि कार्यक्रममा आज शुभ मात्र आवाजमा हुँदैन डिएनके कुँवर पनि हुनुहुनेछ उहाँकै आवाजमा हामी उहाँका गजल सुन्नेछौँ आज आउनुहोस् ढिला नगरी कार्यक्रमतिर लागौँ यो क्रममा डिएनके कुँवरका तिनवटा गजलहरू यो कालो त केवल अँगारमा हुन्छ यो कालो त केवल अँगारमा हुन्छ यहीँ सोचेर मान्छे बजारमा हुन्छ यो कालो त केवल अँगारमा हुन्छ मैले आमालाई यहीँ प्रश्न गरिरहेँ मैले मैले आमालाई यहीँ प्रश्न गरिरहेँ भाग्य हातमा हुन्छ कि निधारमा हुन्छ यहीँ सोचेर मान्छे बजारमा हुन्छ म यो देशलाई छातीमा राखेर हिँड्छु हो म यो देशलाई छातीमा राखेर हिँड्छु यो मेरो हृदय र विचारमा हुन्छ भाग्य हातमा हुन्छ कि निधारमा हुन्छ तिम्रो काम देखेर संसारले बुझ्नेछ तिम्रो काम देखेर संसारले बुझ्नेछ र भन्नेछ प्रगति निखारमा हुन्छ यो कालो त केवल अँगारमा हुन्छ यहीँ सोचेर मान्छे बजारमा हुन्छ ए जाऊ नडराऊ केही हुँदैन ए जाऊ नडराउ केही हुँदैन मुटु दह्रो बनाऊ केही हुँदैन ए जाऊ नडराउ केही हुँदैन यहाँ मान्छेकै बलि चढाइन्छ यहाँ यहाँ मान्छेकै बलि चढाइन्छ तिमी फुल नचढाऊ केही हुँदैन मुटु दह्रो बनाऊ केही हुँदैन म सानो चोटमा रुँदैन प्रिय म सानो चोटमा रुँदैन प्रिय जति नै तडपाऊ केही हुँदैन तिमी फुल नचढाऊ केही हुँदैन सिमानामा देश खोज्नुभन्दा सिमानामा देश खोज्नुभन्दा मनमा देश भेटाऊ केही हुँदैन ए जाऊ नडराऊ केही हुँदैन मुटु दहरो बनाऊ केही हुँदैन ऊ रिसाए पनि खुब माया गर्थे ऊ रिसाए पनि खुब माया गर्थे के के भन्थे अनि खुब माया गर्थे ऊ रिसाए पनि खुब माया गर्थे मलाई काखैनिर सुताएर उसले मलाई काखैनिर सुताएर उसले मेरो राजा भनी खुब माया गर्थे के के भन्थे अनि खुब माया गर्थे सुनसान रातमा आकाश हेर्दै सुनसान रातमा आकाश हेर्दै तारा गनी गनी खुब माया गर्थे मेरो राजा भनी खुब माया गर्थे म गजलमा कहानी लेख्थेँ हाम्रो म गजलमा कहानी लेख्थेँ हाम्रो पढेर जीवनी खुब माया गर्थे तारा गनी गनी खुब माया गर्थे हामी छुटेको पनि धेरै भएछ हामी छुटेको पनि धेरै भएछ कसरी बिर्सनी खुब माया गर्थी ऊ रिसाए पनि खुब माया गर्थी के के भन्थे अनि खुब माया गर्थी यी तिनवटा गजल पश्चात अब कार्यक्रममा साङ्गीतिक गजलको पालो एकै स्वास्थ्य अन्तर्गत डिएनके कुँवरलाई हामीले लिइरहेका छौँ कार्यक्रममा शुभले साथ दिइरहेको छु सुनिरहनु भएको छ कार्यक्रम गजल कुन प्यार का मौसम है ऐसे में चले आओ ये प्यार का मौसम है ऐसे में चले आओ छोड़ो भी ये जिद अपनी छोड़ो भी ये जिद अपनी अब और न तड़ पाओ गुस्ताख बहुत है दिल पहले किसे समझ पहले इसे समझाओ क्या मेरी ज़रूरत है क्या मेरी ज़रूरत है मौसम से ये प्यार का मौसम है ऐसे में चले आओ